फुल अफ लभ हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम Sometimes I love you. Sometimes I hate you. But there is not a day that goes by that I don't miss you. कहिलेकाहीँ म तिमीलाई धेरै माया गर्छु कहिलेकाहीँ म तिमी देखेर दिक्क हुन्छु तर त्यस्तो कुनै दिन हुँदैन जुन तिमीलाई नसम्झिकन बितेर जान्छ तिमीलाई धेरै माया गर्छु कहिले काहीँ दिक्क हुन्छु तर पनि तिम्रै सम्झनामा दिन बित्छ र भन्न मन लाग्छ यो माया भन्ने चिज यस्तै हो ठुलो पार्नुहोस् रेडियो भोल्युम मनमा राख्नुहोस् आफ्नै मायालु शान्त ठाउँमा न्यानो भएर मायाको कार्यक्रम सुन्नुहोस् अति धेरै मजा आउनेछ सुरु गरौ तिम्रो नाममा मेरो नाममा यो माया भन्ने चिज यस्तै हो सोचू तुझे सुनू तुझे बस यही तुझ में डूबा रहूं डूबा रहूं डूबा डूबा रहूं मैं तुझ में ही तुझ में डूबा रहूं That's all I really wanna do That's all I really wanna do That's all I really wanna do That's all I really wanna do देखो तुझे छुलो तुझे सोचो तुझे सुनो तुझे बस दिल तुझ में डूबा रहे चुभे खुलता जाओ ख्वाबों में घर हाथ बढ़ाओ हाथ तेरा पाओ खुशबू के जैसे मुझे संगीतकार, संगीतकार शान्तिराम राई नमस्कार म शान्तिराम राई म रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा यो माघ महिनाभरि हट प्रपर्टी रहनेछु साढे दुई दशक लामो मेरो सांगीतिक यात्राको क्रममा यसपटक मेरो एकल संगीतमा बीसौं एकल एल्बम सुकृत बजारमा ल्याएको छु र यो एल्बमको गायिका अन्जु पन्तको स्वर तथा गीतकार कमल खनालको शब्दमा रहेको म हारे बोलको गीत यहाँहरूले यो महिनाभरि मात्र रेडियो कान्तिपुरमा सुन्न सक्नुहुनेछ तथा मेरो सांगीतिक यात्राको बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने कृपया रेडियो कान्तिपुर डट कम लगन गर्नुहोला तथा रेडियो कान्तिपुर सुन्दै गर्नुहोला छिट्टो सफा हुन्छ साधारण बार होइन नयाँ भीमबार नै चाहिन्छ अब आयो सयवटा कागतीको शक्तियुक्त दुई सय ग्रामको ठुलो बार जुन किफायती छ र यसले कम पानीको प्रयोगमा पनि जस्तो सुकै पना हटाउँछ सबैभन्दा छिटो ठुलो भीम धेरै दिन आइसिए दूर शिक्षा ओपन युनिभर्सिटी खुला विश्वविद्यालय अब सबैका लागि खुला डुवल डिग्री चाहनेहरू र समयमा अध्ययन पूरा गर्न नसकेकाहरूका लागि सम्भावना अझै बाँकी छ आइसिए दूर शिक्षा हरेक शनिबार बिहान सात तिसदेखि आठ बजेसम्म मात्र रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा सुन्ने प्रयास गर्नुहोला Brought to you by ICA College of Distance Education and Online Studies. Wherever your groove, it's got the rhythm. Wherever your friend, it gives you the connection. Yo, people in the house, hear it clear and hear it loud. With music powered by Twin SRS speakers, Android platform for unlimited apps, Wi-Fi and 3G connectivity, and more musty to keep you entertained. Yo ho, Samsung Galaxy Music Duos. Swabbing slamming, and jamming. Slamming and jamming. Continuous jams. Choice. For more choice, stay tuned to Kantipur FM. Kantipur FM presents the program Full of Love. हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चिज यस्तै हो मायाको कुरा प्रेमको कुरा म धेरै गर्न चाहन्छु केटा र केटीको कन्भर्सेसन म सुनाउन चाहन्छु है केटाले आफ्नो गर्लफ्रेन्डलाई सोधेछ म तिम्रो सुपर हिरो बन्न चाहन्छु मेरो नाम के होला ल ग्यास गर त सुपर हिरोको रूपमा भनेर केटाले प्रश्न सोध्छ र केटीले भन्छन् super hero maybe Batman uh Spiderman uh Superman uh iron man के हो भनेर केटीले भन्दाखेरि केटाको आन्सर आउँछ तीमध्ये कुनै म्यान होइन right answer is your man that is तिम्रो मान्छे <laughs> म म्यानको पनि कुरा गर्छु वुमनको पनि कुरा गर्छु अब है आफ्नो बेडमा बेडसिट यसो हेर्नुहोस् आफ्नो रुममा हेर्नुहुन्छ भने त आफ्नो बेडसिट आफ्नो चोइसको हो कि होइन त वा घरमा अरू कसैले किनेर ल्याउनु भएको हो बेडसिट अनुसार पनि पर्सनालिटी विशेष गरेर लभको हकमा कस्तो हो त्यो थाहा हुन्छ अरे सो तपाईँ बजारमा जानुहुन्छ बेडसिट किन्नको लागि भने कस्तो खालको किन्नुहुन्छ वा कस्तो किनेर ल्याउनु भएको छ अथवा तपाईँकी गर्लफ्रेन्ड अथवा तपाईँको बोयफ्रेन्ड अथवा श्रीमती अथवा श्रीमानको हकमा कहिले उहाँहरूको बेडसिटमा चोइस कस्तो हुन्छ यहाँलाई थाहा छ वेल यसो सोच्नुहोस् बेडसिट अनुसार कस्तो आउँदो रहेछ यो लभ पर्सनालिटी म बताउन चाहन्छु सो फर्स्टमा तपाईँले आफैले वा अथवा तपाईँको पार्टनरले बेडसिट त किन्नुभयो तर कस्तो खालको किन्नुभयो भने पुरा प्लेन खालको पनि पाइन्छ नि बुट्टा नभएको मेबी कालो कलरको हुनसक्छ मेबी सेतो कलरको हुनसक्छ एकदमै सिम्पल अनि प्लेन खालको तन्ना तपाईँले किन्नुभयो आफ्नो बेडमा बिछ्याउनु भयो भने त्यसको अर्थ कस्तो रे भनेदेखि आफू असाध्यै सरल मान्छे र डाइरेक्ट मान्छे घुमाई फिराई कुरा गर्ने पनि होइन अरूलाई पनि अप्ठ्यारो बनाइदिने पनि होइन ज्ञानी मान्छे यस्तो मान्छे र यस्तो मान्छेले अब के गर्ला बदमास छ कि अथवा उसँग जीवन बिताउन गाह्रो हुन्छ कि त्यस्तो चाहिँ भन्नु पर्दैन रे सो इन केस तपाईँ आफै यस्तो हुनुहुन्छ अथवा तपाईँको पार्टनरले यस्तो खालको बेडसिट रोज्नु भएको छ बेडमा बिछ्याउनु भएको छ भने भेरी नाइस अर्को कस्तो खालको बेडसिट भन्दाखेरि एकदमै इलेक्ट्रिक ब्लू कलरको मतलब एकदम डार्क कलरको पिङ्क कलरको अनि एकदम झट्का लाग्ने खालको त्यो हेर्दै टाढाबाट टल्टल टल्किने खालको बेडसिट आफै किन्नु भएको छ अथवा तपाईँको पार्टनरले मन पराउनुहुन्छ भने अलिकता उहाँलाई चाहिँ रिझाउन गाह्रै हुन्छ अरे है उहाँको मन जित्नको लागि अलिक बढ्ता नै पापड बेल्न पर्छ अरे यो व्यक्तिसँग टाइम बिताउन साह्रै मजा त हुन्छ तर कहिलेकाहीँ थकाइ लाग्छ उसलाई खुसी पार्दा पार्दा पार्दा <laughs> अर्को चाहिँ कस्तो खालको बेडसिट भनेदेखि अलिक महँगो खालको अलिक राम्रो के अरूभन्दा पनि डिजाइन पनि खतरा भएको अनि सिल्कको बुझ्नुभयो नि अलिक हाई मेन्टेनेन्स खालको यस्तो खालको बेडसिट आफै किन्नुहुन्छ वा तपाईँको पार्टनरले किन्नुहुन्छ भने अलिकता उहाँलाई बढ्ता अटेन्सन चाहिन्छ अरे आफूले चाहिँ मलाई उसले रिजाओस् न मलाई उसले अझ केही गरोस् न भन्दा पनि उसलाई चाहिँ बढ्ता रिजाउनु पर्ने उसलाई चाहिँ बढ्ता अटेन्सन दिनुपर्ने त्यस्तो हुन्छ रे त्यो व्यक्तिलाई ऐना हेर्न पनि मन पर्छ र मायाको हकमा चाहिँ गिभिङ भन्दा पनि टेकिङ अलिक बढ्ता हुन्छ रे आफ्नो प्रायोरिटीमा आफ्नो पार्टनर भन्दा पनि म आफू भन्ने खालको पर्छ त्यस्तो व्यक्तिको हकमा जो चाहिँ एकदम हाई मेन्टेनेन्स खालको बेडसिट मन पराउनुहुन्छ र लास्टमा जसको बेडसिटमा चाहिँ त्यो डिजाइनहरू हुन्छ नि बुट्टा फुल बुट्टा भरेको अथवा कस्तो हुन्छ त्यो त्यो त्यो सुपर हिरोहरूको फोटो भएको अथवा कमिक बुकको क्यारेक्टर भएको हो त्यस्तो खालको बेडसिट जसले किन्नुहुन्छ आफ्नो बेडमा बिछ्याउनुहुन्छ के बुझ्नुहोस् रे भने उहाँको मनभित्र अझै पनि त्यो बालापन अलिक बढी नै लुकेको छ उहाँभित्र त्यो बच्चा अलिक बढ्ता नै लुकेको हुनुहुन्छ त्यसैले तपाईँ त्यस्तो व्यक्तिको साथमा हुनुहुन्छ भनेदेखि अरे तपाईँ अलिक बढ्ता मच्या हुनु पर्यो बिकज उहाँ अलिक कमै मच्या हुनुहुन्छ बेला बेलामा तपाईँलाई सताउनु पनि हुन्छ वेल सो तपाईँ यसो आफ्नो बेडसिट फेरि हेर्नुहोस् तपाईँ कस्तो बेडमा हुनुहुन्छ वे एभर यु आर यस्तो गीत सुन्दा चाहिँ पक्का मजै आउँछ छैन पनि जइयो पान छैन पनि जइयो पान हरियाली रङ्गिन मौसम मायामा भुलेको मन हरियाली रङ्गिन मौसम कार्यक्रम यो यो माया भन्ने चिज यस्तै हो फेसबुकमा हुनुहुन्छ भने आउनुहोस् भेटम गफ गरौँ my name is Sabina Karki S A B double E N A Sabina Karki search गर्नुभयो भने अहिले लगभग fifty thirty four thousand listeners हुनुहुन्छ तपाईँसँग पनि गफ गरौँ धेरैले धेरै कुरा लेख्दै हुनुहुन्छ निरज दाहालले कस्तो स्विट कुरा लेख्नु भएको छ केटा र केटीको कन्भर्सेसन रे एकजना केटीले आफ्नो एक्स बोय सोधिन् रे तिमीले अझै मलाई माया गर्छौ तिमीलाई अझै मेरो सम्झना आउँछ त्यो केटाले कस्तो स्विट उत्तर दियो रे त्यो त थाहा छैन तर अहिले पनि साथीहरूले मलाई तिम्रै कसम दिन्छन् वा वा वा नाइस न तपाईँ कसैलाई गिफ्ट दिन चाहनुहुन्छ आफूले माया गरेको मान्छेलाई गिफ्ट दिँदाखेरि तिनवटा गिफ्ट दिनुभयो भने बेस्टेस्ट गिफ्ट हुन्छन् ती तिनवटा गिफ्ट गफ दिए जस्तो लाग्छ यो गफमा यति धेरै सत्यता छ गफलाई साँच्ची गर्नुभयो भने तपाईँ खुसी नै बन्नुहुन्छ दुखी होइन तिनवटा gift time attention and importance आफूले माया गरेको मान्छेलाई दिने यी तिनवटा नै राम्रा उपहारहरू हुन् टाइम मन्नाले तपाईँलाई कस्तो उसको साथ चाहिएको छ तर ऊ तपाईँको साथमा नै छैन जहिले बिजी बिजी हुन्छ तपाईँ कति दुखी भन्नुहुन्छ होइन भन्नुहोस् त तपाईँलाई कस्तो केही कुरा भन्न मन लागेको छ मनको कुरो पोख्न मन लागेको छ उसले तपाईँलाई ध्यानै दिएको छैन तपाईँ कति दुखी बन्नुहुन्छ भन्नुहोस् त र लास्टमा कति महत्वपूर्ण कुरा सेयर गर्नु छ महत्वपूर्ण काम छ ऊ गायब छ तपाईँले अरू कसैको सहारा लिन पर्यो मजै आएन नि होइन सो टाइम दिनुहोस् पर्याप्त ध्यान दिनुहोस् पर्याप्त आफ्नो पार्टनरलाई महत्वपूर्ण बनाउनुहोस् अनि मायामा खुसी बन्नुहोस् अब म सातवटा साइनको बारेमा बताउन चाहन्छु तपाईँ कसैलाई डेट गरिरहनु भएको छ मानौ तपाईँ कसैसँगको प्रेम सम्बन्धमा हुनुहुन्छ मानौ तर यी सातवटा साइन उहाँले देखाउनु भयो भने उहाँ चाहिँ प्लेयर खतरा खेलाडी हुनुहुँदो रहेछ रियल एकदम माया गर्ने व्यक्ति भन्दा पनि मायामा चाहिँ खेलवाड गर्ने खालको व्यक्ति उहाँ हुनुहुँदो रहेछ भनेर तपाईँले पत्ता लाउनुहोस् है त नम्बर वानको साइन तपाईँ जब छेउमा हुनुहुन्छ फिजिकली तपाईँ हुँदाखेरि चाहिँ उहाँ एकदम तपाईँमा इन्ट्रेस्टेड तर तपाईँ टाढा पुग्नु भएपछि उहाँको नजरभन्दा टाढा पुगेपछि उहाँले मतलबै गर्नुहुन्न बा त्यस्तो हुँदै हुँदैन नि उहाँ यदि सिरियस हुनुहुन्छ भने तपाईँलाई भेट्न तपाईँलाई हेर्न उहाँले प्लान गर्नुहुन्छ फलोअप गर्नुहुन्छ नम्बर टू तपाईँले उहाँको साथीहरूलाई भेट्नै भएको छैन किन भन्दाखेरि यदि सिरियस छ रिलेसनसिप उहाँ एकदम सिरियस हुनुहुन्छ भनेदेखि कुरो मिल्न आँट्यो भनेदेखि उहाँले आफ्नो साथीभाइहरू आफूलाई महत्त्वपूर्ण लाग्ने मान्छेहरू भेटाउनुहुन्छ तर तपाईँले खै अहिलेसम्म भेट्नै भएको छैन त्यस्तै अर्को एउटा साइन तपाईँले कहिलेकाहीँ स्वाट out of the blue call गर्दाखेरि उहाँ क्या रिसाउनुहुन्छ किन यस्तरी फोन गरेको के काम थियो भनेर उहाँ झर्काउनुहुन्छ जबकि तपाईँले सरप्राइज दिन फोन गर्नुभएको थियो यस्तै अर्को एउटा साइन तपाईँ दुईजना साथ हुँदा पनि उहाँ मेसेज गरेको गरे वा फोन चलाएको चल्यो गर्नुहुन्छ मेबी अरू कसैलाई फोन गर्दै हुनुहुन्छ आई मिन मेसेज पठाउँदै हुनुहुन्छ त्यस्तै अर्को एउटा साइन हो फोन आइसकेपछि सरी ल इम्पोर्टेन्ट छ म एकछिन बाहिर गएर गफ गर्छु भनेर भन्नुहुन्छ बुझ्नुभयो इनकेस त्यहाँ त्यस्तो लुकी छिपी खालको कुरा छैन भने त किन त्यस्तो एक्टिभिटी देखाउनु पर्यो होइन छेउमा बसेर बोल्ने भइहाल्ने तर होइन ल भनेर उहाँ फोन चाहिँ टाढा टाढा गएर मात्रै गर्नुहुन्छ सेकेन्ड लास्टमा उहाँले आफूले यो यो गरेँ भनेर एक्टिभिटीहरू बताउँदाखेरि मैले एकजना साथीसँग गरेको भनेर भन्नुहुन्छ त्यो साथीको तपाईँलाई पत्तै छैन बा र लास्टमा त्यो मान्छेभित्र एउटा सिक्स सेन्स भन्ने कुरो हुन्छ कि समथिङ्स फिसी समथिङ्स रङ यो मान्छेमा के चाहिँ चालनाला ठिक छैन है भनेर आफ्नो मनले चाहिँ फिल गर्छ अरे बुझ्नुभयो कि तपाईँ अब एकदमै आँखामा पट्टि लाएर मनमा पट्टि लाएर होइन उहाँ त मेरो एकदम भगवान् भनेर पूजा गर्नु भने आफ्नै ठाउँमा छ तर अलिक स्मार्ट भएर सिक्स सेन्सलाई खोलेर तपाईँले कुराहरू बुझ्नुभयो भने तपाईँलाई समथिङ्स रङ भन्ने खालको फिलिङ आफै आउँछ सो यी सातवटा कुरा आफ्नो सम्बन्धमा पाउनु भयो भने uh beg no no my dear friend यस्तो गीत त गाउनुहोस् तर अघि सातवटा जुन भने त्यस्तो साइन देखिएको व्यक्तिसँग गाउनु भयो भने चाहिँ तपाईँको लभ डामा डोल हुनेछ यस्तो गीत सुन्दाखेरि पटक्कै मजा आउने छैन गया और इश्क दिल में भर गया और इश्का दिल में भर गया आंखों आंखों में वो लाखों गल्ला कर गया ओए और अब मैं तो मर गया ओए शुदाई मुझे कर गया कर गया ओए और अब मैं तो मर गया ओए शुदाई मुझे कर गया कर गया ओए खामोशी के फोटो पे मैं लिख दूं प्यारी सी बातें कई ओ कुछ पल मेरे नाम करे वो मैं भी उसके नाम पे लिखू मुलाकातें कई पे अब जाऊं कहाँ पे दिल रुका है वहाँ पे जहाँ देख के मुझे वो आगे बढ़ गया है और अब मैं तो मर गया है शुदाई मुझे कर गया कर गया है और अब मैं तो मर गया है शुदाई मुझे कर गया कर गया है उसके या वो बहारों सी सर्दी की वो धूप के जैसी गर्मी की शाम है पहली फुहारों सी है गया ओए शुदाई मुझे कर गया कर गया ओए और अब मैं तो मर गया ओए शुदाई मुझे कर गया कर गया ओए कोई दिल बेकाबू कर गया और इसका दिल में भर गया आँखों आँखों में वाला खो गला कर गया ओए और अब मैं तो मर गया ओए शुदाई मुझे कर गया कर गया ओए और अब मैं तो मर गया ओए कर गया कर गया ओए Slamming and jamming. Slamming and jamming. Continuous jam. Choice. For more choice, stay tuned to Kantipur FM. Deep dream. Big, big, big. Win, win. Big, big, big. Super bumper prizma. Ford Figo. Dream pura garno saplo family ko. Monthly prizma Honda bike. Rocking life yo. Weekly price, prijsma shopping voucher 1 લાખો Dream big, win big dream big win big season three अन्तर्गत द काठमाडौँ पोस्ट वा कान्तिपुरको वार्षिक ग्राहक बन्नुहोस् र सुपर पपर प्राइजमा फोर्थ फिगर जित्नुहोस् साथै हरेक महिना Honda CB two fifty R bike हरेक हप्ता एक लाख बराबरको सपिङ भाउचर र टु स्योर सर्ट प्राइजेसमा दुईवटा सेफल बल्ब र सिद्धार्थ ब्याङ्कमा निशुल्क खाता सहित दुई सय बराबरको रिचार्ज भाउचर अनि स्क्रच गरी विभिन्न आकर्षक उपहार पनि जित्नुहोस् ड्रिम के तपाईँलाई थाहा छ तपाईँको त्वचाभित्र डार्क स्पट्स लुकेको हुन्छ जुन घामको कारण बाहिर देखिन सक्छ पन्सले प्रयोग गरेको छ युभी लाइफ स्क्यानर जसले आउन लागेको लुकेको स्पट्स देखाउन सक्छ पन्स व्हाइट ब्युटीमा छ मल्टिपल सनस्क्रिन जसले सन स्पट रोक्छ देखिनुभन्दा पहिले पन्स व्हाइट ब्युटी सपिङ सकियो फेरि यही स्याम्पू यसै चाहियो जान्छ त गइहाल्छ नि त्यो त अहिले थाहा भइहाल्छ ल एकचोटि तिम्रो कपाल देखाऊ देख्यौ त छाया जाडोमा ड्यान्ड्रफ अझ बढी आउँछ त्यसैले जुन पाए त्यही स्याम्पू छोड र क्लियर स्याम्पू प्रयोग गर मात्र क्लियर स्याम्पूमा छ न्युट्रिएन्ट जसमा भएको भिटामिन्स र मिनरल्स कपालको तिन तहसम्म जान्छ र जाडोमा पनि चाया जान्छ अनि कहिले फर्कदैन म आफ्नो कसम खाएर भन्छु Kantipur FM present the programme full of love हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चिज यस्तै हो कसैलाई माया वा माया क्या मिठो माया कसैलाई ह्यातेरी फोकटको माया कसैलाई मतलबै छैन जिसुकै होस् माया आफ्नो भोगाई हो माया आफ्नो अनुभव हो माया आफ्नो एक्सपिरियन्स वाइज सो फार तपाईँले कसरी बुझ्नु भएको छ मायालाई त्यही अनुरूप मायालाई तपाईँले बयान गर्नुहुन्छ तपाईँको लागि कस्तो यो माया बटम लाइन यो माया भन्ने चिज यस्तै हो केटा र केटीको कन्भर्सेसन केटी भन्छन् कतिमा धेरै हेरेको मलाई यसरी तिमीले टुवा परेर हेरेको त मनै पर्दैन र केटा भन्छ अनि मलाई चाहिँ मैले यसरी हेरिरहँदाखेरि तिमीले नोटिस गरेर गाली गरेको क्या मनपर्छ <laughs> तर आफूले माया गरेको मान्छेलाई यस्तो हेरिरहन चाहिँ ओभरै बढी मजा आउँछ अरे एक्सपिरियन्स जो जो छन् उनीहरूले त्यस्तै भन्छन् म अब बिहाको के कुरा भन्छु है माघको महिना छ कतिको त यही महिनामा टाकटुक प्लान भइसक्यो कतिले प्लान गर्दैन हुन्छ अब आफ्नो गर्लफ्रेन्ड हुनुहुन्छ वा बोयफ्रेन्ड हुनुहुन्छ उहाँसँग नै लाइफ बिताउने प्लान गर्नुभएको छ भने ठिक छ सम्झप होइन अरेन्ज म्यारेज गरौँ परिवारमा जस जे छानिदिनुहुन्छ अथवा जो छानिदिनुहुन्छ उहाँसँगै गर्छु भन्ने सोचाइ छ भने म तपाईँलाई पाँचवटा क्वेसनहरू बताउँछु तपाईँले अरेन्ज म्यारेज गर्ने सोचाइराख्नु भएको छ भने उहाँसँग बसेर छलफल जब हुन्छ गफगाफ जब हुन्छ तब यी पाँचवटा प्रश्नको बारेमा राम्रोसँग आफूले पनि उत्तर दिनुभयो उहाँबाट पनि उत्तर लिनुभयो भने तपाईँहरूको सम्बन्ध असाध्यै स्विट तरिकाले स्टार्ट हुन्छ सुन्ने हो सुन्नुहोस् है नम्बर वानमा नि यो केटा र केटी दुवै एकदमै फ्रेङ्क हुन पर्यो र एक अर्काको पास्ट रिलेसनसिप यदि छ भने चाहिँ बताउन पर्यो विगतमा के भयो त फेरि त्यसको अर्थ a word by word detail म यहाँ घुम्न गएको थिएँ यस्तो गरेको थिएँ उस्तो गरेको थिएँ त्यस्तो नभन्नु छैन तर केही थियो इम्पोर्टेन्ट भने चाहिँ यस्तो थियो सकियो म मुभ अन गरिसकेँ अब मेरो फ्युचर ब्युटिफुल हुन्छ भनेर मैले सोचेको छु भनेर भनिदिनु भयो भने चाहिँ के हुन्छ भने बेलैमा कुरो क्लियर हुन्छ जब हस्बेन्ड र वाइफको रिलेसनसिप भनेको त बाफ्रे पुरै जीवन पो साथ बिताउने हो त होइन पहिल्यै कुरा क्लियर गर्नुभयो भने तपाईँको भविष्यमा पनि आपत पर्दैन त्यसैले प्लिज त्यस्तो केही थियो भने बताउनुहोला अर्को कुरा के गर्नु होला भने एकअर्कासँग चाहिँ तपाईँको ड्रिम्स तपाईँको गोल्स तपाईँको एम्बिसन्स के के हो मजाले होला सपना हुन्छ मान्छेको म यहाँ पुग्छु भन्ने खालको लक्ष्य पनि हुन्छ यस्तो साटासाट गर्नुभयो भने के हुन्छ भने एकअर्कामा आफू के कस्तो भन्ने आइडिया पनि बढ्ता हुन्छ र अघि मैले भनिहाले श्रीमान श्रीमती त हरेक दिन सँगसँगै बिताउनु पर्ने हुन्छ एकअर्काको सपना एकअर्काको लक्ष्य पहिल्यै थाहा भयो भने धेरै सजिलो हुन्छ त्यस्तै नम्बर थ्रीमा आफ्नो स्ट्रेन्थ र आफ्नो विकनेसेस के के हो एक अर्काको बारेमा बाँड्न जरुरी छ हेर न मेरा कमजोरीहरू चाहिँ ए यस्ता है म एकदम यस्तो कुरामा स्ट्रङ छु है भनेर पहिले तपाईँले एडभान्समै डिस्कसन गर्नुभयो भने के हुन्छ अरेन्ज म्यारेज भनेको त बिस्तारै मतलब चिनेर मात्रै स्टार्ट हुन्छ नि त लाइफ सो भोलि पर्सि पनि केही तपाईँले आफ्नो कमजोरी देखाउनु भयो भने ए उसले मलाई पहिले भनेको थियो ल त भनेर चाहिँ सजिलो हुन्छ त्यसैले पहिले कुरा क्लियर कट गर्नुहोस् क्या यो मेरो स्ट्रेन्थ यो मेरो विकनेसेस भनेर र सेकेन्ड लास्टमा एकअर्कासँग आफ्नो प्रोफेसनल लाइफको बारेमा पनि बताउनु सबै कुरा म यति बजमा काम गर्छु मेरा सहकर्मीहरू यस्ता छन् मेरो काम यस्तो हो मेरो अफिस यस्तो छ भनेर सबै डिटेलमा बताउनु भयो भने आजकल हस्बेन्ड वाइफ दुवैजना काम गर्नुहुन्छ अफिसमा बिजी बन्नुहुन्छ हाम्रो प्रोफेसनल लाइफ पनि त यता पर्सनली त इम्पोर्टेन्ट छ नि त सो पहिले आफ्नो सबै कुरो क्लियर कट गरियो अफिसको बारेमा पनि भनेदेखि भोलि पर्सि प्रोफेसनली केही आयो भने मैले मलाई भनेको त थिएँ मलाई याद छैन भनेर भन्न पाइयो नि त होइन र लास्टमा फाइनेन्सियल स्टेटसको बारेमा पनि कन्फर्म कुरा गर्नुहोस् म यति कमाउँछु मसँग यति छ मसँग फ्युचरमा यस्तो होला फेरि ढाँट्ने लुकाउने नगर्नुहोस् है त्यस्तो गर्यो भने के हुन्छ भने हस्बेन्ड एन्ड वाइफमा त्यस्तरी कुरा स्टार्ट गरियो भने त पैसा भन्ने कुरो म यति कमाउँछु भनेर भक्कम गफ दिने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 jest to jest to जीवन काटदा विषय अमृत यो तपाईँले आफ्नो टुथपेस्टको बारेमा दुई मिनट सोच्नु भएको छ सुवास यो कस्तो छायो चारैतिर नसा फैलियो पर्फ्युम एक्सपर्टले बनाएको नयाँ लक्सको सुवास हो नयाँ लक्स अब संसारको उत्कृष्ट पर्फ्युम्सले भरपूर बेकाबू बेकाबू बेकाबू संसार बेकाबू मात्र थोड़ी लग dream dream big big big win win big big big super bumper प्राइजमा फोर्ट फिगो ड्रीम पूरा गर्नु सक्नु फ्यामिलीको मन्थली प्राइजमा हन्ड्रेड बाइक रकिङ लाइफ यो विकली प्राइजमा सपिङ भाउचर एक लाखको win big. Dream big, win big. Dream big win big season three अन्तर्गत द काठमाडौँ पोस्ट वा कान्तिपुरको वार्षिक ग्राहक बन्नुहोस् र सुपर पप्पर प्राइजमा फोर्थ फिगर जित्नुहोस् साथै हरेक महिना Honda CB two fifty R bike हरेक हप्ता एक लाख बराबरको सपिङ भाउचर र टु सियो सर्ट प्राइजेसमा दुईवटा सेफल बल्ब र सिद्धार्थ ब्याङ्कमा निशुल्क खाता सहित दुई सय बराबरको रिचार्ज भाउचर अनि स्क्रच गरी विभिन्न आकर्षक उपहार पनि जित्नुहोस् The Carpenter Post keeps you posted. उफ लुगा धोएर जति सफा बनाए पनि सुकाउँदा सधैँ भुइँमा झरेर फेरि मैलो हुन्छ के गर्ने होला म त हैरानै भइसकेँ भने शक्तिबेल प्रयोग गर न शक्तिबेल किन नि किनभने अब चार सय ग्रामको शक्ति बिल खरिद गर्दा छवटा लुगा चेप्ने क्लिप पनि सित्तैमा पाइन्छ त्यसपछि त न लुगा झर्ने टेन्सन न त मैलो हुने डबल शक्तियुक्त शक्ति बिल सेतो सुकिलो रङ्गिन चम्किलो अनि लुगा सुकाउन त झनै सजिलो Slamming, slamming and jamming, slamming and jamming, continuous jam. Choice. For more choice, stay tuned to Kantipur FM. FM presents the programme full of love हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चिज यस्तै हो सुन्दै हुनुहुन्छ छोरी मान्छेको विवाहको प्रसङ्गमा जब विवाहको क्रम सकिसक्छ र अन्माउने बेला हुन्छ तब दुलै चाहिँ रुनुपर्छ रे एउटा विश्वास के गरिन्छ भन्दाखेरि जब दुलै एकदमै धेरै रुन्छन् त्यसपछि चाहिँ जुन नव जीवनमा उनी प्रवेश गर्छिन् त्यसमा चाहिँ उनले आँसु खसाल्न पर्दैन रुन पर्दैन भनेर चाहिँ विश्वास गरिन्छ <laughs> सो जो नयाँ अब दुलैहरू हुने क्रममा हुनुहुन्छ माघ महिनामा नेक्स्ट प्लानिङ छ रुनुहोस् है रुनुहोस् सुन्नुभयो नि कुरा <laughs> म अब के को कुरा गर्छु भन्दाखेरि बिहा गरेर तपाईँ गइसक्नुभयो आफ्नो बुवा आमालाई त अझौती माया गर्नुहुन्छ तर तपाईँको रुटिन चेन्ज भएको होला सायद रेगुलर रूपमा भेट्न नपाउनु भएको होला सायद सो बिहा भइसकेको छोरीहरू जो हुनुहुन्छ अथवा छोराहरू पनि कति टाढा पुग्नु भएको होला विभिन्न कारणले सहरभन्दा टाढा हुनुहुन्छ होला बिहा गरिसकेपछि यी पाँचवटा कुरा चाहिँ आफ्नो आमा बुवालाई सम्झिएर गर्नुपर्छ म तपाईँलाई बताउँदैछु तपाईँलाई थाहा त छ तर कहिले काहीँ यसो रिमाइन्ड गरियो भने मजै हुन्छ नि होइन जस्तै होम भिजिट गर्न पर्यो लाइफमा कति बिजी हेर्नुहोस् त हामी तपाईँ बिजी म बिजी ऊ बिजी ऊ बिजी बा सबै बिजी तर चाहिँदो कुरोलाई प्रायोरिटी दिन सकिएन भने बढ्ता बिजी भएको के अर्थ र आफ्नो आमा बुवा कहाँ हुनुहुन्छ संसारमा आमा बुवा भन्दा माथि त कोही पनि हुनुहुन्न एकजना गुरुको मैले इन्टरभ्यू गरेकी थिएँ पहिला आमा बुवा अनि मात्रै देवता भनेर पनि उहाँले भन्नुभएको थियो सो टाइम मिलाएर आफ्ना आमा बुवालाई भेट्न जानुहोला त्यस्तै कहिलेकाहीँ चाडपर्वमा हामी कति धेरै चाडपर्व मनाउँछौँ नि त चाडपर्वमा पनि टाइम निकालिएर अफिसबाट फुर्सद लिएर पर्दा अफिस अफिस अफिस मात्रै नभनेर आमा बुवालाई सम्झिएर विदा लिएर पनि तपाईँ श्रीमान श्रीमती नै आफ्नो आमा बुवालाई भेट्न जान पर्यो चाड पर्वमा अरूसँग पनि भेट हुन्छ सो भेट चाहिँ घट्नै पर्यो त्यस्तै कहिले काहीँ के गर्न सकिन्छ भने नि त्यो जुन रेगुलर रुटिन हुन्छ नि आफ्नो मतलब थियो भनौँ अझ बिहाभन्दा अगाडि मम्मीसँग कतै पढ्न निस्कनुहुन्थ्यो होला ड्याडीसँग कतै निस्कनुहुन्थ्यो होला कहिलेकाहीँ त्यसरी सरप्राइजको रूपमा त्यो गर्दा पनि मजै हुन्छ जस्तै एकजनाले भन्नु भएको कुरा उहाँ चाहिँ एकजना एउटा कम्पनीमा म्यानेजर जब आफ्नो माइतमा बस्नु जानुहुन्छ आफ्नो पुरानो बेड आफ्नो पुरानो बाथरूम आफ्नो पुरानो रुटिन क्यामा जाउँछ फेरि आमा बुवाले पनि छोरीहरूसँग गरेको छोराहरूसँग गरेको त्यो एउटा गफ हुन्छ अनि एउटा क्वालिटी टाइम हुन्छ नि त्यसलाई शब्दमा बयान नै गर्न सकिन्न त्यस्तो क्या मिस गर्नुहुन्छ सो बेला बेलामा त्यसरी सरप्राइज दिँदाखेरि चाहिँ मजा आउँछ भनेर उहाँले भन्नुभएको कुरो सो कहिलेकाहीँ त्यस्तो गर्दा पनि राम्रै हो होइन र सेकेन्ड लास्ट आफ्नो फोन कहाँ छ बिजनेसको लागि दुनियाँलाई फोन गर्नुहुन्छ ब्यालेन्स कहाँबाट कहाँ पुग्छ लास्ट टाइम आफ्नो मम ड्याडलाई कहिले फोन गर्नुभएको थियो सन्चै हुनुहुन्छ भयो के भइरहेछ भनेर सोध्नु त पर्यो नि होइन अरू सबैलाई हामी रिजाउँछौँ आफ्नै बुवा आमासँग बोल्ने फुर्सदै छैन हेर्नुहोस् त कलयुग भनाइ यही होला लास्टमा डिनर गर्दाखेरि फ्यामिली मिल पनि प्लान गर्न सकिन्छ आफ्नोमै आफूलाई पकाउन मन लाग्छ यदि मजाले पकाउनुहुन्छ भनेदेखि गर्दा पनि भयो होइन भनेदेखि यसो डिनर प्लान गरेर दुईटा फ्यामिली बसेर डिनर गर्दा पनि भयो इन केस यस्तो मैले भनेको कुरा तपाईँले पाँचवटा कुरा आफ्नो फ्यामिलीमा गर्नुभयो आफ्नो आमा बुवालाई सम्झिनु भयो भने तपाईँलाई डेफिनेटली के हुन्छ भन्दा मजै हुन्छ तपाईँका आमा बुवा पनि खुसी बन्नुहुन्छ र रेडियोमा यसरी कार्यक्रम सुन्दाखेरि आमा बुवालाई सम्झिनु भयो भने टाढा हुनुहुन्छ भने फोन लाउनुहोस् र यस्तो मिठो गीत अवश्य सुन्नुहोस् सारी जो बातें दिल कहता है लहर सपनों के कैसे दरिया बहता ही रहता है सपनों के कैसे गिलू दरिया बहता ही रहता है कह रही है क्या फ्यामिलीको कुरा गर्दा कुनै पनि फ्यामिली पर्फेक्ट छैन होइन भन्नुहोस् त आफ्नो फ्यामिली सम्झिनुहोस् अरूको फ्यामिली हेर्नुहोस् हामी एकअर्कासँग कति बाजाबाज गर्छौँ हामी झगडा गर्छौँ कहिलेकाहीँ त एकअर्कासँग बोल्न पनि बन्द गरिदिन्छौँ तैपनि in the end family is family जतिसुकै जहाँ पुगे तापनि जति झगडा गरे पनि नबोले पनि लास्टमा परिवारमा त्यो माया सदैव रहिरहन्छ होइन सो आफ्नो परिवारको हकमा चाहिँ याद गर्नुहोस् आफ्नो परिवारलाई धेरै माया गर्नुहोस् so lots love to my dear family to K FM family to my dear listeners well love love love I love you so much bye bye तिमीलाई छोडेर जान पनि म सक्दिन दुई पासु लिएर म हाँस्न पनि त सक्दिन